साथमा नहुँदा साथमा भाग्य यस्तै दैवको हातमा तिमीलाई सम्झिरहन्छु धर्केर यो साल पानी सकिन आउनलाई अर्को साल त आउँछु फर्केर नहुँदा साथमा साथमा भाग्य यस्तै दैवाको हातमा तिमीलाई सम्झिरहन्छु धर्केर यो साल पानी सकिन आउनलाई अर्को साल त आउँछु फर्केर यो साल धर्केर यो साल पनि सकिन आउनलाई अर्को साल त आउँछु फर्केर यो साल पनि सकिन आउनलाई अर्को साल त आउँछु फर्केर सम्झिरहन्छु धर्केर यो साल पानी सकिन आउनलाई अर्को साल त आउँछु फर्केर यो साल पानी सकिन आउनलाई अर्को साल त आउँछु फर्केर मनले खुसी र मनले यस्तै रहेछ गरिबलाई धनले तिमीलाई सम्झिरहन्छु धर्केर यो साल पानी सकिन आउनलाई अर्को साल त आउँछु फर्केर खुसी र मन सोधर केरा यो साल पनि सकिन